नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र घनश्याम गौतमसँगै खबर कक्षबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम बिहानको एक सय दुई थुप्रो चार मेगरसँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत संसारभर साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू दलित जनप्रतिनिधि र अगुवाहरूको क्षमता विकास कार्यक्रमको आज उद्घाटन कलकुट नगरपालिकामा आज कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप दुई सय नौजनाले लगाए गलकुट नगरपालिका वडा नम्बर आठ र नौका तेत्तिस किसानले मुरा भैँसीकाबाट पाडी वितरण गलकुट नगरपालिका वडा नम्बर एकमा एक सय पाँच घटना दर्ता र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित नौजनामा कोरोना संक्रमण पुष्टि धौलाकिरा अस्पतालमा तयार भयो कोभिड उन्नाइस प्रयोगशाला अब समाचार विस्तारमा दलित प्रतिनिधि र अगुवाहरूको क्षमता विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन भएको छ कार्यक्रमको उद्घाटन गर्दै गलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले क्षमता विकासको अभावले दलित समुदायका जनप्रतिनिधिलाई नेतृत्वमा ल्याउन कठिन भएको बताउनुभयो गलकुत नगरपालिकामा दलित समुदायका जनप्रतिनिधिलाई नेतृत्वमा ल्याउन विभिन्न विषयगत समितिमा समावेश गरे पनि अपेक्षाकृत क्षमता विकास नहुँदा समस्या भएको बताउँदै गर्दै नगर प्रमुख गैरीले नगरपालिकाले क्षमता विकासकै लागि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो उहाँले आरक्षणको आधारमा समान सहभागिता सुनिश्चित गरे पनि जनप्रतिनिधिहरूले आफू दलित सदस्य नभई वडा सदस्य रहेको परिचय दिन आग्रह समेत गर्नुभयो उहाँले जातीय विभेदको अन्त्य आजको भोलि नहुने भएकोले क्रमिक रूपमा परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो उहाँले क्षमताको विकासको कार्यक्रमका अधिकांश प्रशिक्षकले धर्म भाषा लगायतको आधारमा विभेद भएकोले धार्मिक तथा सामाजिक रूपमा आस्था बदल्न आग्रह गर्ने गरेका बद गरेको बताउँदै आस्था र धर्मको आधारमा विभेद नभई सामाजिक चेतनाको अभावले विभेद कायम रहेको चेतनाको विकास गरी विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो कुनै पनि क्षमता विकास कार्यक्रममा धर्म प्रचार नगरी नेतृत्वको विकासको लागि सी विकासका क्रियाकलाप सञ्चालन गर्न आग्रह समेत गर्नुभयो गलकुत नगरपालिकामा बाह्रजना वडा सदस्य र चारजना एकजना कार्यपालिका सदस्यमा दलित समुदायको प्रतिनिधिहरूको उपस्थिति रहेको छ कार्यक्रममा दलित प्रतिनिधि जनप्रतिनिधिहरूको अधिकार संवैधानिक व्यवस्था छुवाछुत तथा जातीय विभेदबारे भएका घटनाक्रमको बारेमा डाक्टर बुद्धि नेपालीले सहजीकरण गर्नुभएको थियो कार्यक्रमको अवसरमा नेपालभरका सबै स्थानीय तहमा गरी कुल छ हजार पाँच सय सडसठी जना वडा सदस्य छ पाँच सातजना स्थानीय तह प्रमुख सर सत्ताइसजना उपप्रमुख तथा एक सय सन्तानब्बे जना वडा अध्यक्ष दलित समुदायका प्रतिनिधि रहेको भए पनि नेपालको संघीय संरचना अनुसार समान र समावेशी हिसाबले दलित समुदायको प्रतिनिधित्व न्यून रहेको जानकारी गराइएको थियो गलकुत नगरपालिकाले दलित जनप्रतिनिधिको क्षमता विकास गर्ने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी बजेटको व्यवस्था गरेको थियो कार्यक्रम नगर नगरपालिका सदस्य नारायण नेपालीको अध्यक्षता तथा गलकोत नगरपालिकाका प्रशासकीय प्राधिकृत तोलबहादुर बेकाको सञ्चालनमा सम्पन्न भएको थियो गलकुत नगरपालिकामा आज दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ गत माघ चौध गतेदेखि चौबिस गतेसम्म र फागुन दुई गतेदेखि एघार गतेसम्म कोभिसिल्ड खोपको मात्रा लगाएका स्वास्थ्य कर्मी एम्बुलेन्स चालक स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू सुरक्षाकर्मीहरू पत्रकारहरू नगरपालिका अन्तर्गतका कर्मचारीहरूलाई वैशाख सात र आठ गते खोप लगाउने गलकुत नगरपालिकाको कार्यतालिका अनुसार आज खोप लगाइएको छ आज एक सय त्रिचालिसजना महिला र छैसठी जना पुरुष गरी दुई सय नौजनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् हटिया स्वास्थ्य चौकीबाट एक सय उन्सत्तरी जना पाण्डवकानी स्वास्थ्य चौकीबाट जना र रिघा स्वास्थ्य चौकीबाट उन्नाइस जनाले कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाएका छन् जस अन्तर्गत बत्तीस जना स्वास्थ्य कर्मी अठार प्रतिनिधि जनप्रतिनिधि जना महिला स्वास्थ्य स्वयंसेविका जना पत्रकार त्रिचालिस जना कर्मचारी छ जना प्रहरी पैसठी जना बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी गरी दुई सय नौ जनाले खोप लगाए रहेको गलकुत नगरपालिका स्वास्थ्य शाखा प्रमुख मीरा शर्माले जानकारी दिनुभयो त्यस्तै भोलि पनि मङ्गलबार र बुधबार कोरोना खोप लगाउन छुटेका सम्पूर्णले हटिया स्वास्थ्य चौकीबाट खोप लगाइने समेत शर्माले बताउनुभयो गलकोट नगरपालिका वडा नम्बर आठ साबीको काडेबास गाविस र वडा नम्बर नौ साबीको मल्म गाविसमा भैँसीका पाडीहरू वितरण कार्यक्रम सम्पन्न भएको छ गलकोट नगरपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको गलकोट नगरपालिका कृषि तथा पशु सेवा शाखाबाट गलकोट नगरपालिका वडा नम्बर आठ साबीको काडेबास गाविस र वडा नम्बर नौ साबीको मल्म गाविसले भैँसी पकेट कार्यक्रम परेको हुँदा आज भैँसीका पाडीहरू वितरण कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा गलकुत नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकुत नगरपालिका वडा नम्बर आठ साबिकको काँडेबास गाविस र वडा नम्बर नौ साबिकको मलमा गाविस दुध उत्पादन गर्ने गलकुतको प्रमुख केन्द्र भएको बताउनुभयो उहाँले यस ठाउँमा उत्पादन हुने दुध गलकुतको मुख्य व्यापारी केन्द्र हतिया बजारमा खपत हुने हुँदा यहाँका किसानले प्रोत्साहित गर्नको लागि भैँसी पकेट कार्यक्रम पारेको बताउनुभयो भैँसी पकेट कार्यक्रमका लागि गलकुत नगरपालिकाबाट विनियोजित पच्चिस लाख बजेटबाट उन्न जातका तेत्तिसवटा मुर र भैँसीका पार्टीहरू तेत्तिस कृषकहरूलाई वितरण गरिएको पशु प्राविधिक फरेन्द्र चापागाईले जानकारी दिनुभयो कार्यक्रम घुम्टी भैँसी पक्ष समितिका अध्यक्ष लोकनाथ करेलको अध्यक्षता तथा सचिव प्रदीप केसीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुत नगरपालिका वडा नम्बर एकको चार स्थानमा सञ्चालन भएको दर्ता शिविरमा एक सय पाँचवटा घटना दर्ता भएका छन् नेपाल सरकारले वैशाख एक गतेदेखि सोह्र गतेसम्म दर्ता शिविर अभियान अन्तर्गत गलकुत नगरपालिकाले गत आइतबारदेखि सुरु गरेको थियो टोल टोलमा सञ्चालित शिविरमा व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म विवाह बसेसराय सम्बन्ध विच्छेद मृत्यु र सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक एकल महिला लोपोन्मुख जाति बालबालिका र अशक्त अपाङ्गता भएका व्यक्तिहरूको दर्ता दर्ता गर्ने गरिन्छ सम्ममा गलकोट नगरपालिका वडा नम्बर एकमा सडसठीवटा जन्म दर्ता तेह्रवटा मृत्यु दर्ता पन्ध्रवटा विवाह दर्ता दुईवटा बसेसारे पाँचवटा सामाजिक सुरक्षा भत्ता तीनवटा गुनासो दर्ता गरी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 समय बितेको पनि पत्तै नहुने भोक लागिसक्यो खाजा खान कतै जाउँ न है खाजा त खाने तर सधैँ चाउमिन र मोमो मात्र कति खानु ल हिँड मैले चाउमिन मोमो बाहेक अरू खाजा खुवाउँछु नि त्यो पनि बर्गर कर्नर विथ बेकरी क्याफेमा सेवाहरू स्पेसल बर्गर पिज्जा केकका आइटमहरू पेस्ट्री पास्ता बिरयानी पान्ठा सेट खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ सम्पर्कका लागि फोन शून्य चार बाह्र एक सय नब्बे मोबाइल सन्तानब्बे एकचालिस सत्तरी त्रिहत्तर उनातिस प्रोप्राइटर सङ्गीत थापा बर्गर कर्णरोहित बेकरी क्याफे गलकोट नगरपालिका तिन हटिया बजार गलकोट स्क्वायर हाउसको पहिलो तला गलकोट बागलुङ ए आइस त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसपिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा सोतो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला बागलुङमा बुधबार थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा रहेका चारजना थुनुवा एकजना प्रहरीसहित स्वास्थ्य कर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो संक्रमित सबैको स्वापो छेरोको उपचार केन्द्र पोखरामा परीक्षण गरिएको थियो हिरासतमा रहेका थुनुवाईले प्रहरी कार्यालयबाट छुट्टे कोठामा राखेर उपचारको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या उनसत्तरी पुगेको छ जिल्लाका सर्वसाधारणले कोरोना भाइरस संक्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि आरटी पिसिआर मेसिन जडान भएपछि शङ्कास्पद बिरामीको ठोस स्वाप पठाएर हप्ता कुर्नुपर्ने बाध्यता अन्त्य हुने भएको हो नेपाल सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झन्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो मेसिन अहिले परीक्षणमा रहेको र परीक्षण सकिए लगत्तै कोरोना परीक्षण थालिने अस्पताल प्रमुख सुपरिन्टेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो अहिले मेसिन परीक्षणमा छ पोखरेलले भन्नुभयो सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिनेछ मेसिनबाट एक दिनमा सत्तरी जनाको कोरोना परीक्षण हुने डाक्टर पोखरेलले बताउनुभयो कोरोना परीक्षणको लागि दुईजना टेक्नोलोजिस्ट सहित चारजना प्राविधिकले काम गर्नेछन् टेक्नोलोजिस्ट नारायण कोइराला र लक्ष्मी श्रेष्ठ सहित अन्य दुईजना प्राविधिकले काम गर्ने गर्नेछन् बागलुङमा आरती पिसिआर मेसिन जडान गरिएसँगै बागलुङ पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नुपर्ने बाध्यता हट्नेछ सङ्घ र गण्डकी प्रदेश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 स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षबाट हामी सबै विदा भयौँ ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार